नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल पूर्वी चितवनको राप्ती नदीमा विस्तारित तटबन्धकको मंगलबार स्विजरल्याण्डका सहायक विदेश मन्त्री बेट नोब्सले उद्घाटन गर्नुभएको छ लोथर राप्ती ड्याग संरक्षण समितिले मंगलबार पूर्वी चितवनको कुमरुजमा आयोजना गरेको एक कार्यक्रममा उहाँले तटबन्धकको उद्घाटन गर्नुभएको हो तटबन्धले बाढी रोक्नुका साथै स्थानीय कृषि भूमिको पनि संरक्षण गर्ने भएकाले यो उपलब्धिमूलक काम भएको विदेश मन्त्री नोब्सले बताउनुभयो सोही सरकारको आर्थिक सहयोग र स्थानीयवासीको साझेदारीमा नमुना काम भएको भन्दै मन्त्री नोब्सले आफ्नो देशमा काम गर्दा पनि यहाँको कामको सम्झना गरिरहने बताउनुभयो समुदायको सहयोगमा गरिएको कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो सानो सहयोगमा ठूलो काम भएको छ यो उदाहरणीय कार्य हो आगामी दिनमा पनि सहयोग गर्न तयार छौँ विदेश मन्त्री नोब्सले भन्नुभयो भोक्से बाढी पहिरो यहाँ गएमा त्यसको असर आफ्नो देशमा पनि पर्न जान्छ यसलाई हामी जलवायु परिवर्तनको असर भन्दछौँ यसको मार हामीले पनि भोग्नु पर्दछ त्यसैले बाढी रोक्नका लागि हामी सहयोग गर्न तयार छौँ स्थानीय बासिन्दालाई सहयोग पुग्ने काम भएकाले हामी हर्षित भएका छौँ यो कार्यलाई हामी सम्झिरहनेछौँ उहाँले भन्नुभयो स्विजरल्याण्ड सरकारको झण्डै पन्ध्र करोड रुपियाँको सहयोगमा तटबन्ध विस्तार तथा मर्मतको काम चलिरहेको लोथर राप्ती ड्याग संरक्षण समितिका कोषाध्यक्ष तथा पूर्व सांसद लालमणी चौधरीले जानकारी दिनुभयो अहिले सात करोड रुपियाँको लागतमा साढे तेह्र सय मिटर तटबन्ध निर्माण भएको छ यो तटबन्ध निर्माणपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् दुई हजार उनपचास सालको बाढीले यहाँका जग्गा जमिन र घरमा क्षति पुर्याएपछि स्थानीयवासी त्रसित बन्दै आएका थिए ड्याक निर्माणपछि पूर्वी चितवनको भण्डारा वीरेन्द्रनगर कुमरोज कठार बछेली रत्नगरको केही ओडा लगायत एक दर्जन गाविसको क्षेत्र प्रभावित भएका छन् बाढी बस्तीमा पस्नबाट जोगाएपछि यस क्षेत्रका एक लाख बिस हजारभन्दा बढीको बढीले राहत महसुस गरेको कोषाध्यक्ष चौधरीले बताउनुभयो तटबन्धन निर्माणपछि बाढीको कुनै पनि डर त्रास नभएको स्थानीय कल्याण लटोलाले बताउनु बताउनुभयो तिन करोड रुपियाँको लागतमा साढे अठार किलोमिटर तटबन्धको मर्मत कार्य भइरहेको छ परियोजना अन्तर्गत पिठुवा र सैनपुरमा कुलो निर्माण तथा मर्मत लोथर खोलाको सतह व्यवस्थापनको काम समेत भइरहेको चौधरीले बताउनुभयो तटबन्धमा अझै पाँच किलोमिटर थप गर्न सके सौराहासहित पूर्वी चितवनको दक्षिणी क्षेत्रका गाविस सुरक्षित हुनुका साथै तटबन्धबाटै वैकल्पिक पर्यटकीय मार्ग समेत वन निर्माण गर्न सकिने पूर्व सांसद चौधरीले बताउनुभयो स्थानीयवासी र दात्री राष्ट्रको सहयोगका कारणले कामले सफलता प्राप्त गरेको समितिका अध्यक्ष जेपी भेटवालले बताउनुभयो ड्याक निर्माणको क्रममा सबै राजनैतिक दलहरूको सहयोगले काम भएको बताउँदै उहाँले सबै दललाई धन्यवाद दिनुभयो कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले सहयोगका लागि स्विजरल्यान्ड सरकारप्रति आभार व्यक्त गर्नुभयो स्विजरल्यान्ड सरकारका सहायक विदेश मन्त्री बेट नब्सलाई बाजा सहितको झाँकीले स्वागत गरिएको थियो सहित अन्य विदेशी पाहुनालाई माएको चिनो प्रदान गरिएको थियो कार्यक्रममा जिल्ला तहका राजनैतिक दलका प्रमुखहरूको उपस्थिति रहेको थियो कार्यक्रम समितिका अध्यक्ष जागृत प्रसाद भेटवालको अध्यक्षतामा भएको थियो जिल्ला शिक्षा कार्यालय चितवनले जिल्लाका सम्पूर्ण विद्यालयहरूलाई पत्रचार गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा एघार र बाह्रको पठन पाठन विद्यालयको नियमित समय अर्थात् बिहान दसदेखि चार बजेको समयमा गर्न निर्देशन दिएको छ कक्षा कोठा अभावका कारण एउटै सिफ्टमा कक्षा सञ्चालन गर्न नसकिने भएमा जिल्ला शिक्षा समितिको अनुमति लिएर मात्र फरक सिफ्टमा कक्षा सञ्चालन गर्न पत्रमा भनिएको छ तल्लो तहमा नियमित कार्यरत शिक्षक तथा कर्मचारीले उच्च मावि तहमा काम गर्नुपर्ने भएमा जिल्ला शिक्षा कार्यालयको अनुमति लिनुपर्ने र त्यस्ता शिक्षक कर्मचारीलाई अनुदान शिक्षकका रूपमा पूर्णकालीन नियुक्ति गर्न नपाइने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले पठाएको पत्रमा उल्लेख छ शिक्षा विभागले असोज तेइस गते पठाएको पत्र र मङ्सिर सोह्र गते निकालेको सूचनाका आधारमा यसअघि पनि पत्रचार गरिएकोमा कतिपय विद्यालयले त्यसको कार्यान्वयन नगर्दा विद्यालयको पठन पाठनमा नकारात्मक असर परेको भन्ने गुनासो आएकाले दोस्रो पटक पत्रचार गर्नु परेको समेत पत्रमा जनाइएको छ विद्यालयमा कार्यरत शिक्षकले अन्य संस्थामा प्रमुख हुन नपाउने र आंशिक रूपमा काम गर्नुपर्ने भएमा विभागीय अनुमति लिएर मात्र गर्नुपर्ने पत्रमा उल्लेख छ कुनै शिक्षक त्यस्तो कार्यमा सम्म नभई तत्काल छाड्न र छाड्न लगाउन पत्रमा निर्देशन दिइएको छ भरतपुरको कटरचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ अर्का एकजना गम्भीर घाइते भएका छन् नानगढबाट जगतपुरतर्फ जाँदै गरेको ना तिन ख तीन आठ आठ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लो छप आठ दुई सात नम्बरको मोटरसाइकललाई हिजो बिहान ठक्कर दिँदा नवलप्रासी रामपुर बस्ने अन्दाजी बाइस वर्षीय मोटरसाइकल चालक लेखनाथ पाण्डेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनले जनाएको छ मोटरसाइकलमा सवार भरतपुर चार बेलचोक बस्ने सोह्र वर्षीय रिता बराल गम्भीर घाइते भएकी छिन् घाइते बरालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ मृतक पाण्डे विगत चार वर्षदेखि सिद्धार्थ बोर्डिङ स्कुल नानगढमा अध्यापनरत रहेको बुझिएको छ घाइते बराल सोही स्कुलबाट अहिले एसएलसी परीक्षा दिएकी विद्यार्थी हुनु मोटरसाइकललाई ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ यसैबीच बसको ठक्करबाट शिक्षक मृत्यु भएपछि क्षतिपूर्तिका सम्बन्धमा छलफल गर्न बस व्यवसायले गरेको व्यवस्थाप्रति विरोध जनाउँदै आज एक दिनका लागि चितवनका संस्थागत विद्यालय बन्द गरिएको छ हिजो ना तिन ख तिन आठ आठ नम्बरको बसले सिद्धार्थ आवासीय माविमा अध्यापनरत पाण्डे सवार मोटरसाइकललाई सवार ठक्कर दिँदा उनको मृत्यु भएको थियो संस्थागत विद्यालय शिक्षक युनियन एस्ट नेपालले एक विज्ञप्ति जारी गर्दै आज एक दिन संस्थागत विद्यालय बन्दको आह्वान गरेको हो एस्ट चितवनका सचिव प्रेम घिमिरे र जिल्ला सङ्घर्ष समिति संयोजक विजय पाण्डेले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा बौद्धिक व्यक्तिको मृत्युप्रति सम्मानित व्यवहार गर्न जिल्ला प्रहरी कार्यालय र प्रशासन चुकेको भन्दै सङ्गठनले खेद व्यक्त गरेको छ नवलप्रासी अरुण खोला घर भएका विमल प्रसाद पाण्डेले आफ्नो उपचारका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् हेम्लाइरिक एमेनिया रोगबाट ग्रसित पाण्डेले चितवन मेडिकल कलेजमा आफ्नो उपचार भइरहेको जानकारी दिनुभयो उहाँले जग्गा बेच्दै उपचार गरे पनि नसकेकाले सहयोगको अपिल गर्नुपरेको बताउनुभयो नेपाल पत्रकार महासङ्घ चितवन शाखामा मङ्गलबार पत्रकार सम्मेलन गर्दै पाण्डेले उपचारका क्रममा आफूले सात कट्ठा जग्गा बिक्री गरेर उपचार गर्दा समेत अवस्था सामान्य नभएको बताउनुभयो बी पोजिटिभ रगत भएका पाण्डेलाई पन्ध्र पन्ध्र दिनमा रगत दिनुपर्ने भएकाले खर्च धेरै लाग्ने गरेको उनका आफन्तले बताएका छन् नेकपा एमालेको घर दैलो अभियान अन्तर्गत मङ्गलबार जिल्लाका विभिन्न स्थानमा निर्वाचनमुखी प्रचार कार्यक्रम सम्पन्न भएको छ वैचारिक तथा साङ्गठनिक प्रशिक्षण कार्यक्रम अन्तर्गत मङ्गलबार पश्चिम चितवनको मङ्गलपुरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ गाउँ कमिटी अध्यक्ष बद्रे चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा शङ्कर थपलिया इन्द्र बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो यसै गरी नेकपा एमाले भरतपुर वडा नम्बर पाँचमा घर दैलो अभियान अन्तर्गत मोटरसाइकल र्याली सम्पन्न भएको छ एमाले केन्द्रीय सदस्य देवी ग्यावालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ओडा इन्चार्ज तथा सचिवालय सदस्य केशव प्रसाद रेग्मी को विशेष आतिथ्यता रहेको थियो अभियान अन्तर्गत पश्चिम चितवनको गुन्जनगर भरतपुर नगरपालिका एघार र दाहाखानी कविलास लगायतको स्थानमा घर दैलो तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् चितवनको शिवनगरमा सञ्चालन गरिएको एकीकृत घुम्ते शिविरबाट तिन सय दुईजनाले सेवा लिएका छन् शिविरमा एक सय बयालिसजनाले नागरिकता लिएका छन् एक सय साठीजनाले फोटोसहितको मतदाता नावलीका लागि फोटो खिचाएका छन् सोमबार एक दिन सञ्चालन गर्ने भनिएको घम्ती शिविरमा सेवाग्राहीको बढ्दो चाप स्थानीय राजनैतिक दल र सेवाग्राहीको अनुरोधलाई ध्यानमा राखेर मङ्गलबार थप एक दिनका लागि कार्यक्रम गरिएको थियो एकीकृत घुम्ती शिविरमा पश्चिम चितवनका शिवनगरसहित गीतानगर पटियानी मङ्गलपुर शारदानगर फुलबारी लगायतका गाविसका सर्वसाधारणले विभिन्न सरकारी सेवा प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो जगतपुरमा बुधबार र मेगोलीमा बिहिबार घुम्ती शिविर सञ्चालन गर्नेछ यस्तै रत्नगरमा बुधबारबाट नागरिकता वितरण र फोटो खिचाउने काम सुरु हुने जनाइएको छ शिक्षा सेवा आयोगले खुला गरेको स्थायी पदपूर्ति परीक्षामा अस्थायी शिक्षकले परीक्षा दिनुपर्ने भएकाले विद्यालयमा पठन पाठन बन्द गराएर सहयोग गरिदिन अनुरोध गरिएको छ अस्थायी शिक्षक सङ्घर्ष समिति चितवनले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आएको परीक्षा दिन जिल्लाका सम्पूर्ण अस्थायी शिक्षक सहभागी हुनुपर्ने भएकाले सहयोगको लागि अनुरोध गरिएको छ जेठ नौ दस र एघार गते पर्ने परीक्षामा सहभागी हुनुपर्ने भएकाले जेठ दुई गतिदेखि दस गतिसम्म जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएर सहयोग गर्न अनुरोध गरिएको छ स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत मङ्गलबार बसोली तिनमा रहेको मोसहर टोलमा योजना तर्जुमा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ बसोली गाविस र नागरिक सचेतना केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा विपन्न समुदायलाई योजना तर्जुमा र व्यक्तिगत घटना दर्ता प्रक्रियाको बारेमा जानकारी गराइएको थियो कार्यक्रमका प्रमुख अतिथि बच्युले गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले पछाडि परेका विपन्न समुदायलाई मूलधारमा ल्याउन गर्न सकिने काम र प्रदान गर्ने सेवा सुविधा दिन गाविस लागेको बताउनुभयो कार्यक्रममा बिपी स्मृति स्वास्थ्य प्रतिष्ठान रत्नगरका धनप्रसाद फुयाले प्रशिक्षण दिनुभएको थियो नेरासेबेउ सप्तगण्डकी क्याम्पस कमिटीको आयोजनामा अखिल साँझ बुधबार आज क्यान्सर अस्पतालको सवालमा हुने भएको छ विद्यार्थी दिवसको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको अखिल साँझ यस वर्ष पनि आयोजना गर्ने भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ विविध सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार बद्री पङ्गेनी राजा राजेन्द्र कमल खत्री दीपक थापा अस्मिन घिम्रे लगायतको प्रस्तुति रहने क्याम्पस कमिटी अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो मादक पदार्थ सेवन मापसे छड्के जाँच अभियान कार्यक्रम चितवनमा प्रभावकारी बन्दै गएको छ सडकीय जाँचले गर्दा दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन श्रेष्ठले बताउनुभयो उहाँले भन्नुभयो सवारी दुर्घटनाको प्रमुख कारण भनेको नै मापसे भएको र यसलाई जाँच गर्न थालेपछि दुर्घटनामा कमी आएको छ कार्यालयले आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको हिजोसम्म दुई सय बयानब्बेजनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै कारवाही समेत गरेको छ कारवाहीबाट दुई लाख बयानब्बे हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ यस्तै यस आर्थिक वर्षको चैत्रसम्म सतासीवटा सवारी दुर्घटना भएका छन् तीमध्ये पन्ध्रवटा दुर्घटना मापसीबाट भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले मंगलबार नवलप्रासीका निजी विद्यालयहरू बन्द गराएको छ जिल्ला शिक्षा कार्यालय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन विद्यार्थी र सरकार वाला वालाबीच भएको सम्झौता कानुन नभएको भन्दै निजी विद्यालय बन्द गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अशोक ग्यावालीले जानकारी दिनुभयो निजी स्तरमा सञ्चालन भएका साठी विद्यालयलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारी सहित सरकारवालासँग जिल्ला शिक्षा कार्यालयले त्यस्ता विद्यालय बन्द गर्ने सहमति वैशाख उन्नाइस गते गरेको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरीले दल घोषणा गरेको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 सुनचाँदी पसल छँदैछ नि